मेरी मलाई त यिनी साह्रै मन पर्छिन् मेरी सानो भनेको मान्ने छन् रिसा नै छैन डहा नै भन्दिनन् कहिल्यै नि दुखी बन्दै बन्दिनन् मेरो सानो भनेको मन्ने छन् रिसा नै छैन डहा नै छैन पठाउँछिन् हरेक दिन सधैँ मन्दिरमा धाउँछिन् मेरी सानो भनेको मन्नी छन् रिसा नै छैन डहा नै छैन घमण्ड के हो थाहा नै छैन हेरा हेरा नाच्न क्या जन्नी छन् सुन्ने आफू कम बोल्ने अरूको सुन्ने बत्तिस लक्षणकै रहेछन् के कुन्ने मेरी सानो भनेको मान्ने छन् रिसा नै छैन डहा Chinese.